नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा नारायणगढ मोगलिन सडक र पृथ्वी राजमार्गको मौवा खोलासम्म एक वर्ष यता एकानब्बे ठुला दुर्घटना भएका छन् जसमा जनाको मृत्यु भएको छ दुई सय अन्ठाउन्नजना घाइते भएका छन् मोगलिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले सबैभन्दा धेरै बत्तीसवटा ट्रक दुर्घटनामा परेको बताउनुभयो पच्चिसवटा मोटरसाइकल एक्काइस बस बाह्र माइक्रो बस र एउटा एम्बुलेन्स दुर्घटनामा परेका छन् साना दुर्घटना दैनिक हुन्छन् गुरुङले भन्नुभयो तीव्र गतिमा सवारी चलाउँदा बढी दुर्घटना हुने गर्छ यस सडकमा दैनिक पाँचदेखि छ हजार ठुला साना यातायातका साधन गुड्दछन् सडक डिभिजन भरतपुरका अनुसार यतिका सवारी साधनका लागि तीन लेनको सडक आवश्यक पर्दछ तर यहाँ एक लेन सडक पनि पुरा छैन चालक निधाउनाले बढी दुर्घटना हुन्छ सडकको चौडाइ पाँचदेखि छ मिटर छ पहाडलाई खोपेर सडक निर्माण गरिएकाले साँगुरो छ घुम्ती बढी छन् बीचबीचमा निर्माण गरिएका मोटर तर्ने पुलको संख्या पनि बढी छ जसले गर्दा दुर्घटनाको जोखिम उच्च हुने गरेको छ खाल्टाखुल्टी भएको सडकमा अहिले सुधार भएको छ डिभिजन प्रमुख हरिकुमार पोखरेलले भन्नुभयो घुम्ती धेरै भएकाले यो सडकमा तीव्र गतिमा यातायातका साधन चलाउँदा बढी दुर्घटना हुने गरेको छ उहाँले चालकलाई ट्राफिक ज्ञानको आवश्यक भएको र तीव्र गतिमा यातायात चलाउनेलाई जरिवानाको व्यवस्था गर्नुपर्ने बताउनुभयो चाडपर्वको समयमा ठुला दुर्घटना बढी हुन्छ प्रहरी निरीक्षक गुरुङले भन्नुभयो त्यस्ता दुर्घटनामा यात्रु धेरै हुने हुँदा मानवीय क्षति पनि ठुलो हुन्छ अघिल्लो दशैँमा एउटा माइक्रो र दुईवटा ठुला यात्रु बस त्रिशुलीमा खसेका थिए लोड धेरै भएका ट्रक प्रतिस्पर्धा गरेर तीव्र गतिमा कुदाउँदा दुर्घटनामा पर्ने गर्दछन् साँगुरो सडक भए पनि एकले अर्कोलाई उछिने प्रतिस्पर्धाले दुर्घटना बढी भएको प्रहरीको भनाइ छ आन्तरिक आय मजबुत बनाउन विभिन्न सरकारी कार्यालय अस्पताल सामुदायिक विद्यालयहरूले सटर बनाएर भाडामा लगाउने गरेका छन् भाडा बापत मासिक लाखौं आमदानी गरे पनि उनीहरूले राज्यलाई बहाल कर तिरेका छैनन् जिल्ला विकास समिति चितवन भरतपुर नगरपालिका विभिन्न सरकारी विद्यालयहरूले भाडामा लगाए बापत बहाल कर तिरेको पाइएको छैन भरतपुर नगरपालिकाले हालसम्म बहाल कर तिरेको छैन कुनै पनि वस्तुलाई बहालमा लगाएर भाडा आम्दानी गरेपछि त्यस त्यसबापत नेपाल सरकारलाई बहाल कर बुझाउनु पर्ने स्पष्ट कानुनमा छ बहाल कर असुलीका सम्बन्धमा स्पष्ट बुझाइ नभएकाले पनि यसप्रति करदाताहरू आकर्षित हुन सकेका छैनन् घर बहालमा बस्ने वा मेसिन वा उपकरण भाडामा लिएर चलाउने व्यक्तिले बहालमा दिने व्यक्तिलाई बुझाउने रकमको दस प्रतिशत रकम बहाल कर बापत राजस्व कार्यालयमा बुझाउनु पर्दछ नेपालमा घर गोदाम टहरा apartment shopping complex mall shutter कोठा भाडामा लगाउने प्रचलन छ बहाल कर असुलीलाई व्यवस्थित बनाउने नेपाल सरकार आन्तरिक राजस्व विभागले बहाल कर असुली सम्बन्धी निर्देशिका दुई हजार अडसठी पनि जारी गरिसकेको छ नगरपालिकाले नारायणगढको सब्जी मण्डी बालकुमारी सब्जी मण्डी र पोखरा बस पार्क क्षेत्रबाट महिनामा लाखौँ रुपियाँ बहाल बापत उठाउँछ तर हालसम्म कर भने तिरे तिर्ने गरेको छैन नानगढबाट मासिक चार लाख चौतिस हजार बालकुमारीबाट चौवालिस हजार आठ सय र पोखरा बस पार्क क्षेत्रबाट मासिक उनासाठी हजार नौ सय भाडा आमदानी हुने गरेको भरतपुर नगरपालिकाका कर अधिकृत लीला राज खरेलले बताउनुभयो मासिक पाँच लाख चालिस हजार भाडा बापत आमदानी गरे पनि यस बाबतको तिर्नुपर्ने बहाल कर तिरेको देखिँदैन त्यस्तै जिल्ला विकास समिति चितवनले मासिक दुई लाख नौ हजार भाडा बापत कमाउँछ यस बापत सरकारलाई तिर्नुपर्ने बहाल कर अहिलेसम्म तिरेको छैन जीविसले बहाल कर नतिरेको भन्दै गत वर्ष महालेखा परीक्षकको कार्यालयले बेरुजी बेरुजी देखाएको थियो मङ्गलपुर र गुन्जानगर गाविसमा रहेका नारायणी नदी किनारका चारवटा सामुदायिक वनमा पर्यटन विकास गर्न सकिनेमा सरकारवालाहरू ढुक्क देखिएका छन् हिजो सम्पन्न गोष्ठीमा यस क्षेत्रको पर्यटकीय सम्भावनाबारे चर्चा भएको थियो नदी किनारमा रहेको वनमा नानगढबाट ऱ्याफ्टिङ गर्दै जान सकिने र जङ्गल सफारी गरेर गैंडा जस्ता दुर्लभ जनावर र अन्य आकर्षक पंक्षीहरू देख्न सकिन्छ त्यस क्षेत्रमा ज्ञानेश्वर सेतीदेवी सिद्धि गणेश र मजुवा सामुदायिक वन रहेका छन् तत्कालै प्रतिफल खोजेर चाहिँ हुँदैन तर पर्यटनका लागि चाहिने सबै कुरा छन् धैर्यताका साथ काम गर्दै जानुपर्छ विकास अवश्य हुन्छ आयोजित वन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले भन्नुभयो सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनका अध्यक्ष सुरवीर पोखरेलले काठ दाउरा बेचेर आर्जन गर्ने काममा मात्र सामुदायिक वनहरू लाग्न नहुने बताउनुभयो पर्या पर्यटनको विकासका लागि सामुदायिक वन ज्यादै उपयुक्त भएको उहाँले बताउनुभयो मङ्गलपुर क्षेत्रमा पर्यटनको सम्भावना पहिलेदेखि नै रहेको उहाँको भनाइ छ भरतपुरको आँखा अस्पतालले अत्याधुनिक उपकरणसँगै आँखाको परीक्षण गर्न थालेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ अस्पताल सबै प्रकारका उपचार गर्न सक्षम भएपछि बिरामीको सङ्ख्या बढेको अस्पतालका medical director doctor Kamal Bahadur खड्काले बताउनुभयो गत वर्षको भन्दा यस आर्थिक वर्षमा अस्पताल आउने बिरामीको सङ्ख्या तेह्र प्रतिशतले वृद्धि भएको अस्पतालले जनाएको छ अस्पतालले आर्थिक वर्षको जेठ मसान्त सम्म पचासी हजार बिरामीको आँखा परीक्षण गरेको भरतपुर आँखा अस्पतालका प्रशासकीय अधिकृत तुलसी प्रसाद पराजुलीले जानकारी दिनुभयो गत आर्थिक वर्षमा पचासी हजार दुई सय त्रिपन्नजनाले आँखा परीक्षण गराएका थिए यस आर्थिक वर्षको जेठ मसान्तसम्म एक हजार छैसठीजनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ भने दुई सय चौबिसजनाको रेटिनाको शल्यक्रिया भएको छ रत्नगरी किनेपनीमा रहेको शान्ति राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा पाँचसम्मका विद्यार्थीहरूलाई हिजो छात्रवृत्ति वितरण गरिएको छ रत्नगरेकमा रहेको होटल स्टार ब्याङ्केटले स्कुल ब्याग शिखर सुचका प्रोपाइटर बासु आचार्यले दस हजार जिल्ला शिक्षा कार्यालयबाट बाह्र हजार आठ सय विद्यार्थीहरूलाई छात्रवृत्तिको लागि सहयोग भएको हो त्यस्तै छात्रवृत्ति वितरण कार्यक्रममा काठमाडौँ निवासी समाजसेवी रामशरण रिमालले विद्यार्थीलाई दस हजार प्रदान गर्नुभएको थियो रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव सहदेव प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक राधा चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालु महतोको अध्यक्षतामा सम्पन्न भएको थियो भरतपुर नगरपालिकाले भरतपुर विमानस्थल वरपरका स्थानीयवासीहरूको मागलाई व्यवस्था गरेको भन्दै आक्रोशित स्थानीयवासीहरूले भरतपुर नगरपालिकाको कार्यालय घेराउ गरेका छन् भरतपुर विमानस्थलको सामान्य प्रतिवेदनको आधारमा विमानस्थल वरपरका स्थानीय नक्सा पास र धितो राख्न नदिने निर्णय फिर्ता नलिएको भन्दै पुनः स्थानीयवासीहरू आन्दोलित बनेका हुन् सङ्घर्ष समिति नै गठन गरी आन्दोलनमा उत्रिएका स्थानीयले आफ्नो मागलाई व्यवस्था गरेको भन्दै एक हप्ते अल्टी अल्टिमेटम दिएका छन् नक्सा पास र धितो राख्न एक हप्ताभित्र नगरपालिकाले फुकुवा नगरे विमानस्थल र नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने सङ्घर्ष समितिका सदस्य इन्द्र पौडेलले बताउनुभयो अब पालो अर्पण जनावासको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 and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ multi multi learning academy math science र टेस्ट नदी